नमस्कार स्थानीय गतिविधिको सङ्गालो साँझ सात बजेको गलकोट खबरमा प्राविधिक मित्र निराजन बगालेसँगै खबर कक्षीबाट साथी शर्मिला रोका र विशाल विकको हार्दिक स्वागत छ गलकुट खबर एफएम ब्यान्डमा एक सय दुई थुप्रो चार मेगाहरसँगै इन्टरनेट अनलाइनमा W W W dot Galkot FM dot com र मोबाइल एप गलकोट एफएम मार्फत एकैसाथ सुन्न सकिन्छ गलकुट खबरको सुरुमा मुख्य मुख्य खबरका शीर्षकहरू आज महाअष्टमी अर्थात् कालरात्री घर घरमा हात हतियारको पूजा गरियो कलकुत नगरपालिका वडा नम्बर आठमा विपन्न घर परिवारले दसैँ खर्च वितरण अभाव र मूल्य घट्दा ताराखोलामा थन्कियो अलैँची गलकुट नगरपालिका वडा नम्बर सातमा गोरेटो बाटो सरसफाई कार्यक्रम सम्पन्न र बागलुङ नगरपालिकाका नगर प्रमुख नगर स्वास्थ्य शाखाका उपप्रमुख आचार्यलाई कोरोना संक्रमण पुष्टि बरेङ गाउँपालिकाका विपनालाई दसैँ मान्न आर्थिक सहयोग ओ, दाइ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 तामस तीन किसिमका पूजाको वर्णन शास्त्रमा गरिएको छ सात सात्विक जल चन्दन र अक्षता लगायत पो पोत्सोपचारले गरिने पूजा हो सात्विक सात्विक र पशु सहितको पूजालाई राजस पूजा भनिन्छ राजसका साथै मदिरा पनि चढाएर गरिने पूजाले तामस पूजा भनि शास्त्रमा परिभाषित गरिएकाले पशुबली पनि शास्त्रीय पशु बलि पनि शास्त्रीय हो उहाँले भन्नुभयो ब्राह्मणका लागि भने पशु बलि वर्जित नगरिएको उहाँ अध्यक्ष गौतमले बताउनुभयो आश्चर्य प्रवृत्तिको नाश गर्न देवीले शक्तिशाली बनाई पशुको मुक्तिका लागि पनि पशु बलिको महत्व रहेको उहाँको भनाइ छ दुर्गा सप्त सती चण्डीको आठौँ अध्यायका अध्यायमा पनि यस सम्बन्धी चर्चा भएकाले पशु बलिलाई अशास्त्रीय भन्न नमिल्ने डाक्टर गौतमले बताउनु बताउनुभयो राज्य सञ्चालकले त प्रभु शक्ति मन्त्र शक्ति र उत्साह शक्तिका लागि पशु बलि विधिपूर्वक दिनेपर्छ भन्ने शास्त्रीय वचन छ उहाँले भन्नुभयो ती तीन शक्ति दुर्गाबाट मात्र प्राप्त गर्न सकिन्छ आजकै दिन राति पशु विधि र पूजा आज पूजाआजसहित कालरात्रि मनाउने गरिन्छ कालरात्रिको पूजा विधि र संकल्प समेत छुट्टै भएकाले यसको विशेष महत्व रहेको छ ब्राह्मणले भने कालरात्रि पूजा पनि गर्न नपर्ने विधान रहेको छ आजको दिन कलपूर्जा हात हतियार र सवारी साधनले विशेष रूपमा सरसफाई गरी देवी स्थापना गरिएको स्थानमा राखी पशु बलिसहित पूजा आज गरिएको छ ती यी साधनलाई देवीको शस्त्रास्त्रका रूपमा मानि पूजा गरिन्छ देवीका शस्त्र सहित चतुर चटुरङ्गिनी सेनाको पनि आह्वान गरी पूजा गरिन्छ पशु बलि नचलाउनेलाई भने आज पूजा कोठामा घाँ काँक्रो घिराउला कुविन्दो मुला नरिवल आदि बलि पूजा पूजाआजा गर्ने गर्दछन् गलकोट नगरपालिका वडा नम्बर आठमा विपन्न परिवारलाई दसैँ खर्च वितरण गरिएको छ नेपाली काङ्ग्रेस वडा नम्बर आठको वडा सभापति लोकनाथ कडेलको सक्रियतामा वैदेशिक रोजगारीको सिलसिलामा विदेश गएका र स्थानीयबाट उठेको रकमबाट गलकोट नगरपालिका वार्ड नम्बर आठ काँडेबासको चालिसै टोला फुलबारी उच्चका झ्यामिरे थालेपोखराका पचास विपन्न घर परिवारलाई दसैँ खर्च वितरण गरिएको हो दसैँ खर्च प्रति परिवार एक बोरा चामल एक किलो दाल एक लिटर खाने तेल र एक किलो नुन वितरण गरिएको छ त्यस्तै भोलि गलकुट नगरपालिका वार्ड नम्बर आठकै काँडेबासको पचुवा बिसाउना र बिरकोटका विपन्न परिवारलाई वितरण गरिने नेपाली काङ्ग्रेस गलकुट नगरपालिका वार्ड नम्बर आठका उपसभापति ढालिन्द्र प्रसाद गौतमले जानकारी दिनुभयो भयो थोरै लगानी र मेहनतमा धेरै आमदानी गर्ने उद्देश्यले अलैँची खेतीमा उत्साहपूर्ण हिसाबले समर्पित कृषक यति बेला निराश भएका छन् अलैँचीको मूल्य सुन्दा हौसिएका कृषकले धान फल्ने खेत मासेर समेत अलैची लगाएका थिए बागलुङमा बाँझो भएर खेत गएको र भिरालो जमिनबाट अलैची खेतीको विस्तार गरेका कृषकले सुरुमा भने यस्तो मूल्य पाउँदा खेतीयोग्य जमिनमा पनि अलैची खेती विस्तार भइरहेको छ अहिले अधिकांश किसानले गत वर्ष उत्पादित अलैची समेत बिक्री नहुँदा गोडाममै राखेका छन् सात वर्ष अघि ताराखोलाका शिक्षक इन्द्रबहादुर रोकाले आफ्नो चारो पनि जग्गामा अलैची खेती विस्तार गर्दा सुकेको अलैची प्रति किलो रु दुई हजार पाँच सयमा घरबाट बिक्री भइरहेको रहेको थियो अलैँचीको मूल्य देखेर रोकाले धमाधम खेती विस्तार गरी बीस रोपनी पुर्याउनु भएको छ अहिले भने उत्पादन भएका समयमा अलैँचीको मूल्य नपाउँदा रोका मात्रै होइन अधिकांश किसान चिन्तित भएका छन् रोकाले पोहोर उत्पादन गरेको दुई क्विन्टल सुकेको अलैँची समेत गोदाममै छ पोहोर अत्याधिक हिउँ परेका कारण अलैँची उत्पादनमा भारी गिरावट भए पनि अहिले राम्रो उत्पादन भएको छ अहिले पोहोर भन्दा पचहत्तर प्रतिशतले उत्पादनमा वृद्धि भए पनि मूल्य कम पर्ने चिन्ता रोका रोकालाई रहेको छ उहाँले पोहोर अहिले गरेर साठ क्विन्टल अलैँची बेच्ने भए पनि हालसम्म गोदाममै थन्किएको बताउनुभयो उहाँका अनुसार प्रति किलो रोज छ सयमा बिक्री गर्न पाए पनि राम्रै हुने थियो ताराखोला गाउँपालिका वडा नम्बर दुई अर्गलका करिब चालिस कृषक अहिले अलैँची तिप्न व्यस्त भएका छन् गत वर्षका तुलनामा अलैँची उत्पादन पचहत्तर प्रतिशतले वृद्धि भएपछि कृषकले उत्पादन गर्न भ्याई नभ्याइ भएको छ गत वर्ष अलैँची समेत बिक्री नभएका कारण बजारीकरणका कुरामा उनीहरूको मन जीवनमा चिसो पसिरहेकै छ सुरुमा रु दुई हजार पाँच सयमा ताराखोलाबाटै बिक्री भएको अलैँची अहिले प्रति केजी प्रति रु छ सयमा बिक्री हुन हुँदा समेत समस्या छ रो कृषक रोकाले भन्नुभयो पोहोरको डेढ क्विन्टल अलैँची गोदाममा थन्किएको छ अहिलेको बिक्री हुन के गर्ने हो यस्तै अर्गलकै किसान खड्कबहादुर घरती सहित तीनजना मिलेर धान फल्ने खेतमा अलैँची खेती विस्तार गर्नुभएको थियो उहाँले पनि पोहोरको अलैँची समेत बिक्री नभएको गुनासो गर्नुभयो तेह्र रोपनी जग्गा भाडामा लिएर अलैँची खेती विस्तार गरिए पनि अहिले मूल्य नपाउँदा समस्या भएको घरतीको गुनासो छ सोही स्थानका अमर थापाले लगाउनु भएको आठ रोपनी क्षेत्रफलको अलैँची पोहोरदेखि गोदाममै थन्किएको छ उहाँले युरोपका विभिन्न देशमा नेपालको सुकेको अलैँची प्रतिकेदी प्रति केजी रु तीन हजार छ सयमा बिक्री भए पनि किसानले रु जम्मा छ सय पाएको बताउनुभयो दुघ नेपाली दुःख नेपाली किसानले गर्ने नेपालको अलैचीको ट्रेडमार्क नहुँदा नाफा जति भारतले लगेको छ घरतीले भन्नुभयो नेपालले नै विश्व बजारमा अलैँची पठाउन नसक्ने हो भने नेपालका किसान निरुत्साहित हुनेछन् रोज छ नेपालीबाट किनेको अलैँची भारतले नेपालको झापा स्थित बेर्ता मोडमा संकलन गरी प्रशोधन पछि तेस्रो मुलुकमा अर्को मूल्यमा पठाउँदै आएको छ नेपालले सिधै तेस्रो मुलुकमा अलैँची उत्पादन गर्न सकि किसानले राम्रो आमदानी गर्न सक्ने अवस्था रहेको भएको छ ताराखोला गाउँपालिका वडा नम्बर दुई अर्गलमा मात्रै भन्दा बढी कृषकले चार सय रोपनी क्षेत्रफलमा अरैची खेती गर्दै आएका छन् गलकोत जैमिनी लगायत क्षेत्रमा असमेत अलैँचीको व्यवसायिक खेती हुँदै आएको छ बाग्लुङ अलैँची किसान सुरुमा यथोचित दाम पाए पनि वर्षेनी मूल्य घट्दै गएका कारण पोहोर सुकाएको अलैँची समेत गोदाममै रहेको गुनासो गर्दछन् गलकुत नगरपालिका वडा नम्बर एकका दुधिला भारतीका कृषक समर बहादुर खड्काले सरोपने क्षेत्रफलमा अलैँची खेती गर्दै आउनु भएको छ उहाँले बसै चढाइका कारण जग्गा बाँझ हुन थालेपछि अलैँची खेती विस्तार गरिएको बताउनु भयो उहाँले सोची जस्तो अलैँचीको मूल्य नपाउँदा विरोध भने समस्या भएको बताउनुहुन्छ जैमिनी नगरपालिका वडा नम्बर दुई दमेका किसान बलिभल र सापकोताले पनि अलैँची उत्पादनबाट भने र जस्तो मूल्य नपाउ भने जस्तो मूल्य नपाउँदा दुःख खेर जान थालेको गुनासो गर्नुभयो सापकोताले भारतबाट आएका बिचौलियाले सस्तो मूल्यमा अलैँची खरिद गरेर त्यो नाफा कमाउँदै नेपाली किसान समस्यामा परेको बताउनुभयो भाग्लुङमा पछिल्लो एक दशक यता अलैँचीको व्यवसायको उत्पादन सुरु भएको हो अलैँचीबाट मसला तेल मदिराको स्वाद बढाउने तत्त्व लगायत अमूल्य पदार्थ उत्पादन हुने गर्दछन् यसमा औषधीय गुण समेत रहेको कृषकले बताउँदै आएका छन् पोहोर अलैँचीको भाव खोज्दा खोज्दै बन्दबन्दीमा परेका कृषकले यस वर्ष सस्तो मूल्य भए पनि बिक्री गर्ने लक्ष्य राखेका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 दुईका एक्काइसजना विपन्न व्यक्तिलाई सहयोग रकम हस्तान्तरण गरिएको छ भरिङ गाउँपालिका घर भई जापानमा कार्यरत गोपाल गिरीका छोराहरू विकास गिरी र विश्वास गिरीको बिस हजार पाँच सय रुपियाँ साथै सुनिता वर्मा छेत्रीको दस हजार चार सय रुपियाँमा एक्काइसजनालाई वितरण गरिएको हो उनीहरूलाई दसैँ मान्न सहज पुर्याउने उद्देश्यले आर्थिक सहयोग हस्तान्तरण गरिएको हो गिरी र छेत्रीले विगत तीन वर्षदेखि प्रत्येक वर्षको दसैँको समयमा आर्थिक विपन्न व्यक्तिहरूलाई सहयोग पुर्याउँदै आउनु भएको छ प्रति व्यक्ति एक हजार पाँच सय रुपियाँका दरले रकम वितरण गरिएको हो राहत वितरण केशर बहादुर वर्माको अध्यक्षता तथा प्रेमप्रसाद पौडेलको सञ्चालनमा सम्पन्न भएको थियो बागलुङ नगरपालिका वडा नम्बर एक खनियाबा सुन्दर बस्तीमा हिजो आज दसैँको रौनक रहेको छ काली गण्डकी किनारमा रहेको बस्ती माझी समुदायको हो विक्रमसम्म दुई हजार अडचालिसतिर बागलुङ पोखरा सडक निर्माणका क्रममा विस्थापन भएका माझी परिवारले दुई वर्ष पहिले नयाँ घर पाएका हुन्छन् विस्थापित परिवारको पुस्तक पुराना घर फेरिए तर संस्कार भने फेरिएका छैनन् दसैँमा माझी समुदायमा एउटा अनौठो परम्परा रहेको छ दसैँको विशेषता जमरा माझी समुदायले शेरमा लगाउँछ गर्दछन् तर आफ्नो घरमा स्थापना नहुने मान्यता रहेको छ दसैँका अक्षतासँग जमरा लगाउने तर आफ्ना घरमा घटना स्थापनामा राख्ने चलन भने छैन आफ्ना हाम्रा परम्परा यस्तै हो भन्ने किम्बदन्ती छ मैले जान्ने भएदेखि जमरा घरमा राखिएको छैन मागेर लगाउने चलन छ माझी बस्तीका तेत्तिस वर्षीय कृष्ण माझीले भन्नुभयो आफूले जान्ने बुझ्ने भएकोले दसैँको टिका लगाए पनि जमरा राखेको थाहा नभएको उहाँ बताउनुहुन्छ माझी दसैँको दिन टिका जमरा त लगाउँछन् तर जमरा मागेर यस वर्ष दसैँमा पनि खनियावासको माझी समुदायले कसैका घरमा जमरा राखेका छैन छैनन् माझी समुदायमा परम्पराले आ नयाँ पुस्ताले पनि निरन्तरता दिएका छन् माझी समुदायमा अनित्र बस्नेले भने जमरा राख्छन् माझी भने पनि भए पनि हाम्रो माइत त माइत त जमरा राख्नुहुन्छ स्थानीय बासी पुलकुमारी माझीले भन्नुभयो खैकुन्नी किन हो यहाँ त जमरा नराख्ने चलन रहेछ जिजु बाजीको पालामा त जमरा राख्थे रे कुन्नी के हो नराम्रो घटना भएपछि राख्न छाडेको भने सुनिन्छ उहाँले थप्नुभयो खनियावास र मालढुङ्गामा बस्ने बस्ने माझहरूले घरमा जमरा नराख्ने चलन रहेछ अर्काको घरबाट जमरा लिएर भए पनि च लगाउने मिठो खाने र नयाँ लुगा लगाउने अन्य समुदायकै पर्ण जस्तै परम्परा छ जिजुबाजीको पालेदेखि नै दसैँका लागि जमरा राख्न साडिएको सर्त सडसठी वर्षीय सोमबहादुर माझीको भनाइ छ जुन वर्ष जमडा राख्यो त्यस वर्ष घरकी कन्याको मृत्यु भएपछि जमडा राख्न साधिएको किम्बदन्ती रहेको छ उहाँले भन्नुभयो वर्षपछि जमडा राख्दा घरकी छोरीको मृत्यु हुने गरेका कारण जमडा नराख्ने भनेर सल्लाह गरेर राख्न हो रे दसैँ मनाउन साधिएन त्यसका लागि जमडा चाहियो अरूले मागेर भए पनि दसैँ चाहिँ मनाइन्छ अन्यत्रका माझी समुदायले भने जमडा आफ्नै घरमा राखेर दसैँमा लगाउने गरेको पाइन्छ खबर खबरसँगै साँझ सात बजेको गलकुत खबरका हामी अन्तमा छौँ अन्तमा सर्स खबर पुनः एकपटक आज महाअष्टमी अर्थात् काल राति घर घरमा हात हतियारको पूजा गरियो गलकुट नगरपालिका वार्ड नम्बर आठमा विपन्न परिवारलाई दसैँ खर्च वितरण अभाव र मूल्य घट्दा ताराखोलामा थन्की अलैँची गलकुत नगरपालिका वडा नम्बर सातमा गोरेटो बाटो सरसफाई कार्यक्रम सम्पन्न र बागलुङ बागलुङ नगरपालिकाका नगर स्वास्थ्य शाखाका उपसंयोजक आचार्यलाई कोरोना सङ्क्रमण पुष्टि बरेङ गाउँपालिकाका विपन्नलाई दसैँ मान्न आर्थिक सहयोग हस्तान्तरण एनएबी खबरसँगै साँझ सात बजेको गलकुत खबरमा खबरक्रम सकियो समाचार कक्षबाट हामी सबै विदा भयो ज्ञान सूचना र मनोरञ्जनको लागि रेडियो गलकुत सुन्दै गर्नुहोस् नमस्कार